बिजो खेर्ने भए प्रभास आउनु जिन्दगीका हरि बिजो खेर्ने भए प्रभास आउनु गरी गरी रहरहरू सेर्ने भए प्रभास आउनु जिन्दगीका हरि बिजो खेर्ने भए प्रभास आउनु घरि घरि रहरहरू सेर्ने भए प्रभास आउनु सारा संसार बिर्सिएर निरस थत्रो जवानीलाई सारा संसार बिर्सिएर निरस थत्रो जवानीलाई तरुणीको आलिङ्गनमा बिर्ने भए प्रभास आउनु जिन्दगीको हरिबिजो फेर्ने भए प्रभासाउन गरी गरी रहरहरू सेर्ने भए प्रभासाउन रगतलाई रक्सी सम्झी तन्तनी पिउनेहरूको रगतलाई रक्सी सम्झी तन्तनी पिउनेहरूको जमातले आफूलाई घेर्ने भए आउनु जिन्दगीको हरिबिजो घेर्ने भए प्रभासाउन गरी गरी रहरहरू सेर्ने भए प्रभासाउन आफ्नो देश रीतिरिवाज संस्कार परम्पराहरू आफ्नो देश रीतिरिवाज संस्कार परम्पराहरू विवश भई दुई दिनमै फेर्ने भए प्रभास आउनु जिन्दगीको हरिबिजो फेर्ने भए प्रभास आउनु घरि घरि रहरहरू सेर्ने भए प्रभास विराटनगर घर भई हाल मलेसियामा रहनुभएका मनोज बिरालीको गजलीय सृजना स्वर्णिम प्रहरको नयाँ श्रृङ्खलाको चाबी बनाउँदै टोका उगारे नमस्कार अनि आत्मीय स्वागत विवादन चौबिसै घण्टा सातै दिन प्रसारित प्रवासी नेपालीहरूको आवाज चाहिँ ढुकढुकी बन्न सफल नेपाली संसार अनलाइन रेडियोको साप्ताहिक साहित्यिक प्रस्तुति स्वर्णिम प्रहरको पन्ध्रौं वसाईमा प्रवृत्तिका सहचारी प्रमोद के सोनीसँगै म तपाईँकै शाब्दिक सहयात्री विक्रम भट्ट आत्मीयमन यो कार्यक्रम नेपाली संसार अनलाइन रेडियोसँगै W dot Nepali Sansar dot com मार्फत तपाईँले चाहेको बेला अनि विश्वको जुनसुकै गुनामा रहेर पनि हरेक आइतबार मेलबोर्न अस्ट्रेलियाको समय राति दस तिस बजेदेखि तथा साँझ छ पन्ध्र नेपाली समयमा सुन्न सक्नुहुनेछ साथै स्मार्टफोन प्रयोगकर्ता तपाईँले हाम्रो पात्र Nepali calendar Nepali FM TuneIn radio आई नेपाली रेडियो इन्टरनेट रेडियो लगायतका मोबाइल एप्लिकेसन इन्स्टल गरेर पनि हामीलाई सुन्न सक्नुहुनेछ तपाईँकै मनको आवाज अनुभव अनुभूति सङ्गालिएका सुन्दर साहित्य शब्द बाटिका साहित्यका सबै विधामा रचित सृजनाहरू वाचन हुनेछन् यो कार्यक्रममा मन कार्यक्रमको पहिलो साङ्गीतिक सौगात स्वरूप यो दुनियाँले मिलन नमातेको आवाजभित्र आनन्द अधिकारीको शब्द अनि शिखर सन्तोषको सङ्गीत मिसाए यो चरणमा कार्यक्रम छोड्ने ग्रहको पन्ध्रौं बसाइको पहिलो साङ्गीतिक सौगात स्वरूप पछि दुई दुई पछि तिन तिन पछि यस्तै यस्तै गणितीय भाषाका अनगिन्ती अक्षरका अक्षरहरू अङ्कहरू गनेर कहिल्यै सकिएन आइ नै रहे लगातार एकपछि अर्को गर्दै केही नपाएको होइन जिन्दगीले तर बुझेर पनि अबुझ भए जस्तो अल्झिरहे मनगणन्ती कुराहरूमा बोली बोली भन्दै बितिसकेछन् कैयौँ वसन्तहरू आशै आशमा झोली भरिएन हड्डी देखाएर कुकुर भुलाए जस्तो अनि हजार कल्पनामा झुलाएर असम्भवको मिठो सपना बुन्न लगाएर कुकुरलाई मायालु पाराले कुती कुती भन्दै हड्डी कलो फ्याँके जस्तै पचास रिङ्गेट फ्याँकिन्छ रस मिठास बिनाको त्यो हड्डीमा कुकुर अल्झिए झै फेरि अल्झिएको छ यो प्रदेशी जीवन पचास रिङ्गेटमा पोखरा घर भइहाल मलेसिया रहनुभएका खड्ग कुवरको पचास रिङ्गिट शीर्षकको कविता थियो शिक्षा सूचना र मनोरञ्जनको भिन्नै संसार नेपाली संचार अनलाइन रेडियो मेलबोर्न अस्ट्रेलियाद्वारा सञ्चालित तथा नेपाल लगायत फ्रान्स युके मलेसिया युएसए इन्डियामा शाखा विस्तार भइसकेको प्रवासी नेपालीहरूप्रति लक्षित तथा डुकडुकी अनलाइन रेडियो नेपाली संसार अनलाइन रेडियोसँग हुनुहुन्छ तपाईँ चौबिसै घण्टा सातै दिन प्रसारण हुने छोटो अवधिमै दर्जनौ अवार्ड जित्न सफल अनि नेपाली अनलाइन रेडियो मध्ये सबैभन्दा बढी गुगल एप्लिकेसनमा उपलब्ध नेपाली सञ्चार अनलाइन रेडियो हो यति बेला तपाईँ हुनुहुन्छ कार्यक्रम छोडिम प्रहरको पन्ध्रौं बसाइमा साथमा छौँ प्रवृत्तिका सहकारी प्रमोद के सोनीसँगै म तपाईँकै सात्विक सहयात्री विक्रम अर्पण यति बेला म तपाईँकै सृजनाहरू वाचन गरिरहेको छु यो बसाइमा एउटा लौकथा उठाउँछु लक्ष्मण अर्याल काठमाडौँका स्रष्टा हुनुहुन्छ जेनेरेसन ग्याप शीर्षकको लौकथा यो बसाइमा वैदेशिक रोजगारमा अस्ट्रेलिया पुगेको सोमलाल पाँच वर्षपछि घर फर्कँदैछ हजुरबुवा हजुरआमा बुवा आमा छोराछोरी आदि परिवारका यादले सोमपाललाई सताउँछ घरमा फोन लगाउँछ सोमपाल ऊ हजुरबुवा हजुरआमा बुवा आमालाई फोनमै ढोक गर्छ र आशीर्वाद माग्छ छोराछोरीलाई आशीर्वाद दिन्छ सोमपाल घर फर्किन लागेको कुरा सोमपालको सम्पूर्ण परिवारमा हर्षको बाढी नै उर्लन्छ परिवारका सदस्यहरूले आफ्ना चाहनाका पोका खोल्छन् हजुर बुवा सोमपालसँग रामनामी पछ्यौराको माग गर्छन् हजुरआमाको माग अर्कै छ हजुरआमा नातिसँग गोपी चन्दन र राधा कृष्णको सुन्दर फोटोको अपेक्षा गर्छिन् छोराको दुःख बुझेका बुवा छोरासँग धेरै कुराको अपेक्षा गर्दैनन् पुरानो घरको रङ रोगन उनको प्राथमिकतामा आमालाई छोराको मुख हेर्ने धोकोले सताउँछ उनी भन्छन् पाँच पाँच वर्ष भयो तेरो मुख नदेखेको मलाई तेरो मुख देख्न पाए पुग्छ बाबु सोमपाल सबैसँग बलापुसारी गर्दै जान्छ जीवन सङ्गिनीका कुराले त सोमपाल अझ भावुक र द्रवीभूत हुन्छ सोमपालको छोरो सोमपालसँग भन्छ बाबा मलाई एउटा आइफोन चम्पालकी छोरी चम्पालसँग भन्छे बाबा मलाई एउटा ग्यालेक्सी एस फाइभ चम्पाल एकछिन गम्छ आफ्नो बाल्यकाल सम्झन्छ र परिवारका मागहरूको लेखाजोखा गर्छ चम्पाल आफ्ना विगत दिनहरूमा कलेज लाइफ विचरण गर्न थाल्छ जहाँ समाजशास्त्र मानवशास्त्र विषयका बुढा प्रोफेसर ब्ल्याकबोर्डमा पाठ शीर्षक लेखिरहेका हुन्छन् जेनेरेसन ग्याप लक्ष्मण अर्यालको जेनेरेसन ग्याप शीर्षकको लघु कथा थियो काठमाडौँका स्रष्टा हुनुहुन्थ्यो उहाँलाई पनि आत्मीय आभार धेरै धेरै धन्यवाद यो मिठो लघु कथाका लागि लक्ष्मी मन यति बेला म तपाईँकै सृजनाहरू उठाइरहेको छु तिनै नै सृजनाहरूमध्ये यति बेला एउटा गीत उठाउँछु सन्दीप ढकाल दीप हुनुहुन्छ बुटौल हाल साउदी अरेबियामा रहनुभएका स्रष्टाको गीत यो चरणमा म त धोके बाज भए तिम्रो नजरमा म त धोके बाज भए तिम्रो नजरमा केवल याद बनिरहे तिम्रो नजरमा म त धोके बाज भए तिम्रो नजरमा खोटी रहेछ भाग्य मेरो चोटो मात्र जीव खोटी रहेछ भाग्य मेरो चोटो मात्र दियो सङ्कालो झन् तिम्रो मन खोट मात्र दियो सधैँ सधैँ गिर्दै गए तिम्रो नजरमा अनि याद बनिरहे तिम्रो नजरमा म त धोके बाज भए तिम्रो नजरमा सिसासरी टुक्रिएर फुट्यो हाम्रो माया सिसासरी टुक्रिएर फुट्यो हाम्रो माया विश्वासको कमी हुँदा छुट्यो हाम्रो माया सायद खुसी खुसीलाई तिम्रो नजरमा अनि याद बनिरहे तिम्रो नजरमा म त धोके बाज भए तिम्रो नजरमा केवल याद बनिरहे तिम्रो नजरमा सन्दीप ढकाल दिप फुटौल हाल साउदी अरेबिया उहाँलाई पनि यो आत्मीय साथका लागि धेरै धेरै धन्यवाद यति बेला कार्यक्रमको दोस्रो साङ्गीतिक सौगात स्वरूप सुरराज आचार्यको आवाजभित्र चन्द्र प्रकाश गौतमको गजलीय शब्द गैरी सुरेशको सङ्गीत मिसाए सधैँ मुटु दुखाउन साङ्गीतिक गजल कार्यक्रम स्वर्णिम प्रहरको दोस्रो साङ्गीतिक सौगात स्वरूप हामीसँगै रहनुहोला কাঁধাই মোটু দুখাও না মায়া কিনা লগাও কাঁধাই মোটু দুখাও না মায়া কিনা छोडी जाने को यादमा छोडी जाने को यादमा आँसु बगाउनु सधैँ मुटु दुखाउन माया किन सुना हजार देखे को थे टुकड़ा टुकड़ा भई जने सपना सपना सपना को टुकरा भै भई जले गुम जति गुम्यो अब के नै छ र गुमा जति छ छोडी जाने खोयादमा आँसु किन बगाउनु सधैँ मुटो दुखाउन माया किन मृत्यु भए नि तिम्रो छोरो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 W dot Nepali Sanchar dot com मार्फत नेपाली सञ्चार अनलाइन टिभी पनि यहाँले हेर्न र सुन्न सक्नुहुनेछ स्वर्णिम प्रहरको पन्ध्र औं बसाइमा छौँ हामी तपाईँकै थुप्रै सृजनाहरूसँगै आज पनि तपाईँकै थुप्रै सृजनाहरू वाचनका लागि हाजिर भएको छु प्रवृत्तिका सहचारी प्रमोद के सोनीसँगै म तपाईँकै शाब्दिक सहयात्री विक्रम अर्पण यति बेला एउटा लौ कथा उठाउँछु टिकाराम रेग्मी हुनुहुन्छ भरतपुर चितवनका स्रष्टा टिकाराम रेग्मीको टिप्स शीर्षकको लौ कथा यो बसाइमा धेरै दिनदेखिको खडेरी पछि भर्खर मात्र वर्षा सुरु भएको हो तर पनि पानी नियमित परेको छैन किसानहरू अझै काकाकुल जस्तै छन् अलिअलि पानी पर्न थालेर नपर्दा त घामको चर्काइ झनै अधिक छ सामान्यतया मान्छे बाटोमा हिँड्दैनन् एउटा थोत्रो साइकलको क्यारियरमा बाँधिएको टोकरीमा बजारदेखि तरकारी राखेर घर घर डोलाउँदै गुजारा गर्ने मनमाया सडकमा साइकल अड्याएर मेरो पसल अगाडि उभिएकी छन् धेरै पसिनाले लछप्पै भिजेका मैला जुत्रा कपडा पातुङ्गो मजेत्रो मुजै मुजा परेको अनुहारको पसिना पुस्ता पुस्ता लत्रेको छ खानै नपाएर किटिक्क परेको हात्तीको पेट पेटसहित पुरै भित्र पसेका हात्ती छाप चप्पल धुलोले लछप्पै ढाकिएका छन् एउटा मोटरसाइकल रफ्तारमा आयो साइकललाई नै डाल्ला झै नजिकै रोकियो खोइ मलाई एक किलो काँक्रो जोख लगभग सात फिटको लम्बु पल्सर मोटरसाइकल चलाउँछ जिन र टी सर्ट लगाएको छ भरी लडाईँको मैदानमा जुटिरहेको सेनाले गोली बोक्नेले चाहिँ ठुलो पेटी लगाएको छ पेट भरी बोका छन् मान्छे खाइलाग्दा व्यक्तित्व कुदनी छ कति हो गोजीबाट वालेट झिकेर खोल्दै सुत्यो तिस रुपियाँ बाबु तिनले जवाफ दिन् के भाती महँगो हौ लौ यो भन्दा पर्दैन उसले बिस रुपियाँको नोट फाल्यो आउँदैन बाबु यतिले त उनले भन्दै थियो त्यति बेलासम्म मोटरसाइकल स्टार्ट भइसकेको थियो ढुवा गर्दै हन बजाएर उत्तियो सुन्ने कुरै भएन मेरो साथी प्रकाशले भन्यो ऊ भर्खरै स्टार रेस्टुरेन्टबाट आएको हो बियरलाई त पचासको नोट टिप्स फालेको थियो उनी आँसु टल्पलाएका आँखाले हामीलाई हेर्दै थिइन् टिकाराम रेग्मी भरतपुर चितौनका स्रष्टाको टिप शीर्षकको लौ कथा थियो उहाँलाई पनि यो आत्मीय साथका लागि धेरै धेरै धन्यवाद यति बेला तपाईँकै सृजनाहरू वाचन गरिरहेको छु थुप्रै मध्ये यति बेला एउटा गजल उठाउँछु दिपेन्द्र सङ्गम ओली हुनुहुन्छ दाङ तुलसीपुर हाल मलेसियामा रहनुभएका स्रष्टाको गजल यो बसाइमा फोटो हेरी भित्तामा कमेन्ट हान्नेलाई सलाम फोटो हेरी भित्तामा कमेन्ट हान्नेलाई सलाम छ फेसबुकमै जीवनसाथी छान्नेलाई सलाम छ फोटो हेरी भित्तामा कमेन्ट हान्नेलाई सलाम छ फेसबुकमै जीवनसाथी छान्नेलाई सलाम छ घात कहिले गर्ने छैन विश्वास गर तिमी घात कहिले गर्ने छैन विश्वास गर तिमी च्याटिङबाटै मेरो विश्वास मान्नेलाई सलाम छ फोटो हेरी भित्तामा कमेन्ट हान्नेलाई सलाम छ तस्विर हेरी चित्त बुझाउँछिन् रे उनले आज तस्विर हेरी चित्त बुझाउँछिन् रे उनले आज अपलोड भएको फोटो सबै तान्नेलाई सलाम छ फोटो हेरी भित्तामा कमेन्ट हान्नेलाई सलाम छ फेसबुकमै जीवनसाथी छान्नेलाई सलाम छ मायाको सागरमा उनी डुब्दै जाँदाखेरि मायाको सागरमा उनी डुब्दै जाँदाखेरि कल्पनामै अङ्गालोमा बाँध्नेलाई सलाम छ फोटो हेरी भित्तामा कमेन्ट हान्नेलाई सलाम छ फेसबुकमै जीवनसाथी छान्नेलाई सलाम छ दाङ तुलसीपुर हाल मलेसिया दिपेन्द्र सङ्गम कोलीको दिल्ली सृजना थियो उहाँलाई पनि यो आत्मीय साथका लागि आत्मीय आभार यति बेला तपाईँ हुनुहुन्छ स्वर्णिम प्रहरको पन्ध्रौं श्रृङ्खलामा कार्यक्रमको तेस्रो साङ्गीतिक सौगात स्वरूप पहाड़को छुकछुकेरेल रामकृष्ण ढकालको आवाजभित्र आनन्द अधिकारीको शब्द शिखर सन्तोषको संगीत व्यवसायमा मिसाए गीतपछि अन्तिम चरणमा फेरि पनि हामी उपस्थित हुनेछौँ हामी सँगै रहनुहोला छोरा सप्रिनु पर्छ मैले म बिग्रेको पत्तै पाइन गाजा खाइन चरेस तानिन तै पनि म बिग्रेको थाहै पाइन पुच्छर गरे आइते कामीको छोरा गोरेको ढाडमा धारा छोएको उपहार निलो सुम्लो उफ्रिरहेको देखेपछि सिरान गरे बैदार काजीको हली गोठे कमैयाको चिसो चुलो वरिपरि भोपिरहेका भोका पेटहरू चिच्याइरहेको देखेपछि दामे सार्कीको गन्दी गन्दे शरीर अष्टमीको रात खुरमुटको रूपमा झुन्डिरहेको देखेपछि मनबिरे थारूको जेठी छोरी कल्ली कमलोरी कुमारी आमा बनेको अपराधमा गाउँ निकाला गरिएको देखेपछि सिरुपातेको धार लगाएकै हो मैले गन्धक पालेकै छु मैले बाजेको बरुवा भरेकै हुँ मैले फुटेको मकै बटमासँग गोर्खीको आमा पोको पालेकै हुँ मैले सबैको अनुमान विपरीत म जङ्गल पसेकै हो मैले घर बिर्सेकै हो आमा बाका आरती तोडेकै हो यसै गरी म बिग्रेको पत्तै पाइनँ मैले म बिग्रेको गर्व गरेको छु अचेल खै किन हो आमा बा पनि त बिग्रेर साह्रै गरिस्थे बा फेरि एकपटक त पर्ने समय आएको भन्नुहुन्छ अचेल मुक्तन बागी हेटौडाका स्रष्टाको म बिग्रने समय आएछ शीर्षको कविता थियो यो आत्मीयमन कार्यक्रम स्वर्णिम प्रहरमा हुनुहुन्छ स्वर्णिम प्रहरको पन्ध्रौं श्रृङ्खलामा हुनुहुन्छ प्रकृतिका सहचारी प्रमोद के सोनीसँगै म तपाईँकै शाब्दिक सहयात्री विक्रम अर्पणसँग हुनुहुन्छ यो यात्रामा तपाईँकै सुन्दर सृजनाहरू उठाइरहेको छु यो चरणमा पनि एउटा बिजुली उठाउँछु यो चरणमा धर्मेन्द्र तिम्सिना छितिस हुनुहुन्छ हाल अमेरिकामा रहनुभएका श्रष्टाको गजन यो बसाइमा आशा छ चेतनाको दियो छ एक दिन आशा छ चेतनाको दियो छ एक दिन कुसंस्कारको पहाड पनि लड्ने छ एक दिन आशा छ चेतनाको दियो छ एक दिन उजाड त्यो मरुभूमिलाई हराभरा बनाउँदै उजाड त्यो मरुभूमिलाई हराभरा बनाउँदै महिनौसम्म अविरल पानी पर्नेछ एक दिन आशा छ चेतनाको दियो छ एक दिन कुसंस्कारको पहाड पनि लड्नेछ एक दिन सही विचार भएकाको मार्गदर्शन पाएपछि सही विचार भएकाको मार्गदर्शन पाएपछि शिखर चुम्ने पाइला अघि बढ्नेछ एक दिन आशा छ चेतनाको दियो बल्नेछ एक दिन कुसंस्कारको पहाड पनि लड्नेछ एक दिन मन मनमा शान्तिको दियो बालेपछि दुश्मनले मनमा शान्तिको दियो बालेपछि दुश्मनले दुश्मनलाई नै घर घरको ठान्नेछ एक दिन आशा छ चेतनाको दियो बल्नेछ एक दिन कुसंस्कारको पहाड़ पनि रड्नेछ एक दिन निस्वार्थ निश्चल हृदयले सबैलाई प्रेम गरे निस्वार्थ निश्चल हृदयले सबैलाई प्रेम गरे मूर्ख पनि सज्जनको निम्ति बाँच्नेछ एक दिन आशा छ चेतनाको दियो बल्नेछ एक दिन कुसंस्कारको पहाड़ पनि लड्नेछ एक दिन धर्मेन्द्र तिमसिना क्षिति छ मेरिका उहाँलाई पनि यो आत्मीय साथका लागि हार्दिक आभार यति बेला कार्यक्रमको अन्तिम अन्तिम चरणमा आइसकेका छौँ अन्तिम चरणमा केही सृजनाहरू उठाउँछु यति बेला जीवन देवान गाउँले हुनुहुन्छ लडकुटा गत हाल मलेसियामा रहनुभएका स्रष्टाको गीत यो चरणमा उठाउँछु किन लाग्छ आफैलाई आफू होइन जस्तो किन लाग्छ आफैलाई आफू होइन जस्तो जीवन दिने मुटु पनि ममा छैन जस्तो किन लाग्छ आफैलाई आफू होइन जस्तो फुल पनि हेर्दा हेर्दै काँडा भएको हो कि फुल पनि हेर्दा हेर्दै काँडा भएको हो कि साथै हिँड्ने छाया पनि टाढा भएको हो कि नपत्याउँदो झुट पनि साँचो भए जस्तो किन किन किन लाग्छ आफैलाई आफू होइन जस्तो जीवन दिने मुटु पनि ममा छैन जस्तो माया गर्ने मन पनि टाढिँदै पो छ कि माया गर्ने मन पनि टाढिँदै पो छ कि अलग गर्ने साँच्ची माना गाडिँदै पो छ कि देख्दा देख्दै आकाशले थिच्दै ल्याए जस्तो किन लाग्छ आफैलाई आफू होइन जीवन देवान गाउँले धनकुटा हाल मलेसियामा रहनुभएका स्रष्टाको गीत थियो यो उहाँलाई पनि यो साथका लागि हार्दिक आभार कोही सकुशल फर्किएर घर आएको छ कोही सकुशल फर्किएर घर आएको छ कोही मुखलानमै मारिएको खबर आएको छ भरत सापकोटा बुटोलमा रहनुभएका स्रष्टाको मुक्तको मतला उठाए कोही सकुशल फर्किएर घर आएको छ कोही मुक्लानमै मारिएको खबर आएको छ कोही सकुशल फर्किएर घर आएको छ कोही मुक्लानमै मारिएको खबर आएको छ के अब ऊ बाँचिएला त आफ्नै भन्नेबाट के अब ऊ बाँचिएला त आफ्नै भन्नेबाट भर्खरै मात्र ऊ तिम्रो सहर आएको छ कोही सकुशल फर्किएर घर आएको छ कोही मुक्लानमै मारिएको खबर आएको छ भरत सापकोटा बुटोलमा रहनुभएका श्रेष्ठको थियो यो उहाँको मुक्त आजको कार्यक्रम अन्तिम सृजना स्वरूप वाचन गरे यसका साथै स्वर्णिम प्रहरको व्यवसाय पनि बिट मार्ने बेला भयो आत्मीय मन तपाईँले स्वर्णिम प्रहरको पन्ध्रौं व्यवसाय कस्तो लाग्यो तपाईँका सल्लाह सुझाव प्रतिक्रिया अनि विभिन्न विधागत सृजनाहरू पठाउन नभुल्नुहोला जसका लागि हाम्रो इमेल ठेगाना एसएटिएचआइएसएजेयुआरकेओएट डट कम साथी हजुरको एट जिमेल डट कम फेसबुकमा स्वर्णिम प्रहर एसडब्लुएआरएनआइएल नामक दुई फेसबुक प्रोफाइल र पेज अनि W W W dot Facebook dot com slash Nepali Sansar radio Australia मार्फत पनि सहयात्रा तय गर्नु सक्नुहुन्छ एउटा जानकारी स्वर्णिम प्रहरका अबका अङ्कहरू नेपाली सञ्चार अनलाइन रेडियोसँगै डब्लु डट मेरो मनको साथी डट blogspot.com मार्फत तपाईँले चाहेको बेला कार्यक्रम डाउनलोड गरेर पनि सुन्न सक्नुहुनेछ यति यतिन्जेल आफ्नो महत्वपूर्ण समय खर्चिएर स्वर्णिम प्रहर सँगै रहनुभयो नेपाली सञ्चार अनलाइन रेडियो सँगै रहनुभयो धेरै धेरै धन्यवाद हामी बिचको आत्मीयतालाई अझ निकट बनाउने माध्यम नेपाली संसार अनलाइन टिम अस्ट्रेलिया हार्दिक आभार कार्यक्रमको अन्तिम चरणमा कस्तो मिलन भयो मनोज रात र अन्जु पन्तको आवाजभित्र रोशन पालपालीको शब्द अनि मनोज रातको सङ्गीत मिसाउँछु यही गीतसँगै प्रवृत्तिका सहचारी प्रमोद के सोनीसँगै म तपाईँकै शाब्दिक सहयात्री विक्रम मार्फत तपाईँको यो हप्ता सुख र सृजनशील बनोस् भन्दै अर्को हप्ता भेट्ने बाचासँगै छुट्टिन्छौँ हस्त नमस्कार गरेर प्रेम सागर तल्नु पर्ने कस्तो मिलन भयो हाम्रो तिमी आफ्नो बाटो लाग्नु फेरि जन्मे अर्को दैवसँग सँगै माग्नु कस्तो मिलन भयो हम महु धरती हाम्रो मिलन क्षितिज भयो ओ तिमी आकाश महु धरती हाम्रो मिलन क्षितिज भयो एक नदीका दुई किनारा एक नदी का किनारा हाम्रो बिछोड निश्चित भयो हाम्रो बिछोड yahandra